हाम्रो घर हजुर गएदेखि साँझ परेसी लाग्छ डर हजुर गएदेखि मुटु पारी धुजा धुजा एक्लै भई यता पूजा निष्ठुरी मेरा माथवर हजुर गएदेखि नतिजा आफैतिर पारेर गए मनदेखि मनसम्म गजलका माध्यमबाट हजुरहरूको मनलाई स्पर्श गर्ने विशुद्ध गजलको कार्यक्रम गजल पुञ्ज सुन्न नभुल्नुहोला मात्रै तपाईँको भाइ छोरो साथी एसपी माधवरको साथमा कृषि तथा युवा रेडियो सामुदायिक रेडियो साझा आवाज अठासी थोक्लो तिन मेगार्समा हरेक हप्ताको बुधबार राति बिबिसी नेपाली सेवापछि करिब दस बजेसम्म कार्यक्रम गजल पुञ्ज गजल पुञ्ज गजल पुञ्ज दुखाउँदिन आँसु मैले लुकाएर राखेको छु दुःखलाई सुखी छु भने झुकाएर राखेको छु देखाउँदिन आँसु मैले लुकाएर राखेको छु दुःखलाई सुखी छु भने झुकाएर राखेको छु नजानेको केही छैन जानेर नि केही भएन नजानेको केही छैन जानी रानी केही भएन हाँसी हाँसी आँसुलाई सुकाएर राखेको छु दुःखलाई सुखी छु भनी झुकाएर राखेको छु दुःखले त सधैँभरि सुखी रहेछ भनिरहेछ दुःखले त सधैँभरि सुखी रहेछ भनिरहेछ दुःखलाई दुःखै साँची लुकाएर राखेको छु दुःखलाई सुखी छु भनी झुकाएर राखेको छु जय जस्तो जिन्दगी देऊ मलाई नभन साथी जय जस्तो जिन्दगी देऊ मलाई नभन साथी प्रकाश छँदै सूर्यलाई नै झुकाएर राखेको छु देखाउँदैन आँसु मैले लुकाएर राखेको छु दुःखलाई सुखी छु भनी झुकाएर राखेको छु दुःखलाई सुखी छु भनी झुकाएर राखेको छु महिदाङका मित्र जयप्रकाश पौडेलको यही गजल सँगसँगै नमस्कार साथै गजलीय विवादन कार्यक्रम गजल पुञ्जको पर्खाइमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण गजल मनहरूमा आजको यो नूतन पचहत्तरौँ श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ तपाईँहरूलाई आराम रही आरामताको कामना गर्दै मुटुभारी देशको माया बोकेर गजल पन्जकको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर र प्राविधिक मित्र विक्रमसँगै विभिन्न अनलाइन रेडियोमा यतिखेर प्राविधिकमा बस्नुभएका प्राविधिक मित्रहरूको साथमा उपस्थित भएका छौँ नेपालकै पहिलो युवा तथा कृषि रेडियो साझावाज अठासी दशमलव तिन मेगा हर्चबाट साथै इन्टरनेटका माध्यमबाट रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत यतिखेर हामीलाई हाम्रो पात्र मार्फत हामीलाई एकैसाथ सुन्दै हुनुहुन्छ रेडियो साझावाजले उत्पादन गरेको कार्यक्रम गजल छ तपाईँले रेडियो साझावाज अठासी दशमलव तिन मेगा हार्ज मार्फत राप्ती र यसका आसपासका जिल्लाहरूमा अठासी दशमलव तिन मेगा मार्फत सुन्दै हुनुहुन्छ भने हाम्रो पात्रमा गएर अनलाइन रेडियो नवीन संसार र नमस्ते हेटौडा मार्फत विश्वभर सुन्दै हुनुहुन्छ हामी कार्यक्रम गजलपुञ्जमा अनुजदेखि अग्रजसम्मका श्रेष्ठहरूको गजल वाचन गर्छौँ भने बिचबिचमा साङ्गीतिक गजल कोसली राखेर पनि हजुरहरूको मनलाई पुलकित गराउने हर प्रयास गरिरहेका हुन्छौँ हामी कहिले स्रष्टा विशेष कार्यक्रम सञ्चालन गर्छौँ त हामी कहिले कुनै गजलकारसँग भलाकुसारी गर्छौँ भने कहिले तपाईँहरूले पठाउनुभएका पत्रमा प्राप्त गजल वाचन गर्छौँ कहिले हाम्रो कार्यक्रमको फेसबुक पेजमा प्राप्त भएका गजलहरू वाचन गर्छौँ त्यसै श्रृङ्खला अनुरूप आजको वर्षमा हामीले हाम्रो सामाजिक सञ्जाल Facebook page W W W dot Facebook dot com slash Gajalpunj radio कार्यक्रम गजलपुञ्जको पेजमा प्राप्त भएका गजलहरू आजको वर्षमा हामीले वाचन गर्ने उद्देश्यले त्यहाँ प्राप्त गजलहरू लिएर आएका छौँ ती गजलहरूमा मेरो आवाजले स्पर्श गर्नु पूर्व आउनु गजल गजलपुञ्जको दैलो घारौँ यो साङ्गीतिक गजलबाट पुरुषोत्तम ढुङ्गेलको शब्द हुन् भने बुद्ध लामाको स्वरमा यो साङ्गीतिक गजल व्यवसायमा हजुरहरूको निम्ति पेस गर्न चाहन्छु ऊ जितेर गइया हारेर गई नतिजा आफैतिर पारेर गई आउनुहोस् यही साङ्गीतिक गजलबाट आजको गजल गजलपुञ्जको घारौँ Sani za pa ni za ga ma pa ga ma pa ni pa ma pa ga ma sa pa ma pa sa ma ga ma sa ga sa ni sa pa ni za ga eh गई यहाँ हरेर गई नदी सा तिर परेर गई तेर गई यहाँ हरेर गई नदी सा तिर परेर गई हिजो तदी बस्न दिमा हिजो निम्तारी बाँच्न दिलमा आज काँडै तारले पारेर गए उजितेर गए यहाँ रेर गए नतिजा आफै दिएर पारेर गए एउटा फुल्थ्यो बगैँचामा श्रीतको एउटा फुल्थ्यो बगैँचामा आकाशबाट सिना झरेर गए आकाशबाट सिना झरे थिए घायल नै भए पनि मुस्कानको छुरा रोपी फरेर गए उजितेर गए या हरेर गए नतिसा आफैतिर परेर गए उजितेर गए या हरेर गई नतिजा आफैतिर परेर गए आदरणीय गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो हो सामुदायिक रेडियो साझा आवाज अठासी दशमलव तिन मेगा र हामीलाई इन्टरनेटको माध्यमबाट रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसारबाट र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत पनि हामीलाई एकैसाथ श्रवण गर्दै हुनुहुन्छ आजको विषयमा हामीले हाम्रो सामाजिक सञ्जाल फेसबुक पेजमा प्राप्त भएका गजलहरू लिएर उपस्थित भएका छौँ यो विषयमा मेरो हातमा कार्यक्रम गजलपुञ्जको लागि पहिलो गजल प्राप्त भएको छ जय पृथ्वी नगरपालिका पाँच लोएटा बझाङका मित्र हाल भारतको बेङ्गलोरबाट पठाउनु भएको छ राजेन्द्र उपाध्याय बझाङ्गीले यो विषयमा राजेन्द्र उपाध्याय बझाङ्गीको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु व्यर्थ मनभरि पिर लिएर के गर्छौ भित्रभित्र बेसरी खिएर के गर्छौ जिन्दगी जिउन त्यति सजिलो छैन जिन्दगी जिउन त्यति सजिलो छैन दिनरात नसा मात्रै पिएर के गर्छौ भित्रभित्र बेसरी खिएर के गर्छौ समयअनुसार आफूलाई बदल यार समयअनुसार आफूलाई बदल यार सधैँ एउटै भ्रममा अल्झिएर के गर्छौ भित्र भित्रै बेसरी खिएर के गर्छौ रिस जति भित्र दबाई प्रेम बाँड्न सिक रिस जति भित्र दबाई प्रेम बाँड्न सिक रिसाएर आगोसरी सल्किएर के गर्छौ भित्र भित्रै बेसरी खिएर के गर्छौ जोसँग यार सम्झने मनमुटु नै छैन जोसँग यार सम्झने मनमुटु नै छैन त्यस्तो निष्ठुरीलाई माया दिएर के गर्छौ व्यर्थ मनभरि पिर लिएर के गर्छौ भित्रभित्र बेसरी खिएर के गर्छौ भित्रभित्रै बेसरी खिएर के गर्छौ आहा आदरणीय गजल मनहरू यो विषयमा वाचन गऱ्यौँ राजेन्द्र उपाध्याय बझाङ्गीको गजल उहाँ जय पृथ्वी नगरपालिका पाँच लुएटा बझाङका मित्र हाल बेङ्गलोर भारतबाट पठाउनु भएको थियो राजेन्द्र उपाध्याय बझाङ्गीको यो मिठो गजलका निम्ति हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु र आगामी वर्षहरूमा पनि यहाँको यस्तै उपस्थिति रहिरहनेछ भन्ने यो विषयमा अपेक्षा गर्दै यो विषयबाट विदा गर्छु यसै गरी मेरो हातमा अर्को गजल प्राप्त भएको छ विषयमा मोहन सिंह घरती मगर हुनुहुन्छ बागचौर नगरपालिका दुई थार मारे सल्यानका मित्र यो विषयमा मोहन सिंह घरती मगरको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु जुटौँ हामी सबै किसान कृषि क्रान्ति हुनेछ जुटौँ हामी सबै किसान कृषि क्रान्ति हुनेछ किसानसँग गरौँ निर्माण कृषि क्रान्ति हुनेछ जुटौँ हामी सबै किसान कृषि क्रान्ति हुनेछ किसानसँग गरौँ निर्माण कृषि क्रान्ति हुनेछ यही माटोमा बगाउँ अब पसिनाको धारा यही माटोमा बगाउँ अब पसिनाको धारा बन्झार तोडौँ फालौँ बुट्यान कृषि क्रान्ति हुनेछ किसानसँग गरौँ निर्माण कृषि क्रान्ति हुनेछ भुलौँ सबैले परदेशको मोह आत्मैदेखि अब भुलौँ सबैले परदेशको मोह आत्मैदेखि अब हराभरा पारौँ हिउँ ध्यान कृषि क्रान्ति हुनेछ किसानसँग गरौँ निर्माण कृषि क्रान्ति हुनेछ दुनियाँलाई उदाहरण होस् हाम्रो महान कार्य दुनियाँलाई उदाहरण होस् हाम्रो महान कार्य कृषि क्रान्तिको बनाऊ विधान कृषि क्रान्ति हुनेछ किसान सङ्घ गरौँ निर्माण कृषि क्रान्ति हुनेछ फुट्ने छ अब विकासको मूल आफ्नै देशभित्र फुट्ने छ अब विकासको मूल आफ्नै देशभित्र देशभित्रै जागिरी हुन्छन् सन्तान कृषि क्रान्ति हुनेछ जुटौँ हामी सबै किसान कृषि क्रान्ति हुनेछ किसान सङ्घ गरौँ निर्माण कृषि क्रान्ति हुनेछ किसान सङ्घ गरौँ निर्माण कृषि क्रान्ति हुनेछ आहा आदरणीय गजल मनहरू यो विषयमा वाचन गऱ्यौँ मोहन सिंह घरती मगर बागचौरो नगरपालिका दुई धारमारे सल्यानका मित्र कृषि क्रान्तिका कुरा गर्दै हुनुहुन्थ्यो आफ्ना गजलका पङ्क्तिहरूमा आफ्ना गजलका शेरहरू मार्फत जुटौँ हामी सबै किसान कृषि क्रान्ति गर्नलाई र हामी एउटा किसान सङ्घ खोलौँ र कृषि क्रान्ति गरौँ भनेर भन्दै हुनुहुन्थ्यो र देशका युवाहरूलाई जगाउँदै हुनुहुन्थ्यो झकझकाउँदै हुनुहुन्थ्यो आफ्ना गजलका शेरहरू मार्फत अत्यन्तै मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु मोहन सिंह घरती मगरलाई आगामी वर्षमा पनि यहाँको यस्तै उपस्थिति रहिरहनेछ भन्ने यो अपेक्षा गर्दै व्यवसायमा बिट मार्न चाहन्छु मोहन सिंह घरती मगरको गजललाई यसै गरी मेरो हातमा अर्को गजल प्राप्त भएको छ व्यवसायमा सुरेश प्रभात हुनुहुन्छ दाङका मित्र व्यवसायमा सुरेश प्रभातको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु उहाँले ज ज छन्दमा गजल लेख्नु भएको छ व्यवसायमा सुरेश प्रभातको गजलमा मेरो आवाज निष्पर्श गर्न चाहन्छु हुँदा खाने पर्यौँ प्यारी थोरी खाउँ बचाएर हुँदा खाने पर्यौँ प्यारी थोरी खाउँ बचाएर कहाँ होला सधैँ भोको उठाउँला झन् अघाएर हुँदा खाने पर्यौँ प्यारी थोरै खाउँ बचाएर कहाँ होला सधैँ भोको उठौँला झन् अघाएर थिच्यो वर्ष असिनाले फलाएका पसिनाले थिच्यो वर्ष असिनाले फलाएका पसिनाले कहाँ मिल्थ्यो सबै अन्न लाग्यो आधा बगाएर कहाँ होला सधैँ भोको उठाउँला झन् अघाएर भई भोक रोदा नानी हुँदा खाली भकारी नै भई भोक रोदा नानी हुँदा खाली भकारी नै जले कान्छी हिया हाम्रा गरिबीले सताएर कहाँ होला सधैँ भोको उठाउँला झन् आघाएर अरू जस्तै सुखी जीवन भए कस्तो हुँदो होला अरू जस्तै सुखी जीवन भए कस्तो हुँदो होला सधैँ खानेर लाउनेले दियो चिन्ता बढाएर कहाँ होला सधैँ भोको उठाउँला झन् आघाएर चोडे चप्पल पुराना थिए पुराना छन् लुगा फाटा चोडे चप्पल पुराना थिए पुराना छन् लुगा फाटा जुगै जाने भयो हाम्रो नयाँ फाटो नलाएर हुँदा खाने पर्यौँ प्यारी थोरै खाउँ बचाएर कहाँ हौला सधैँ भोको उठौँला झन् अघाएर कहाँ हौला सधैँ भोको उठाउँला झन् अघाएर आह आदरणीय गजल मनहरू व्यवसायमा वाचन गरी सुरेश प्रभातको गजल उहाँ दाङका मित्र हुनुहुन्थ्यो अत्यन्तै मिठो गजल मार्मी गजलका निम्ति आभार पठाउँछु सुरेश प्रभातलाई आगामी वर्षहरूमा पनि यहाँको यस्तै मिठा गजलहरू प्राप्त भइराखुन् कार्यक्रम गजल पुञ्जका निम्ति भन्न चाहन्छु व्यवसायबाट विदा गर्छु सुरेश प्रभातलाई व्यवसायमा मलाई पुनः अर्को गजल प्राप्त भएको छ यहाँनिर काठमाडौँबाट पठाउनु भएको छ मानन्द र अभागीले पठाउनु भएको गजल हो हाम्रो सामाजिक सञ्जाल फेसबुक पेजमा प्राप्त भएको गजल विषयमा वाचन गर्न चाहन्छु मानन्द र भागीको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु आमा हुनु कति गाह्रो छ थाहा पाएर हेर आमा हुनु कति गाह्रो छ थाहा पाएर हेर दिनरात मैले जस्तै पसिना बगाएर हेर आमा हुनु कति गाह्रो छ थाहा पाएर हेर दिनरात मैले जस्तै पसिना बगाएर हेर घरको सारा त्यो काम आफैले गर्नुपर्दछ घरको सारा त्यो काम आफैले गर्नुपर्दछ घाँस दाउरा गएर नि भनाइ पचाएर दिन दिनरात मैले जस्तै पसिना बगाएर हेर आमा एउटी बुहारी हुन् ती बुहारी भोलि आमा आमा एउटी बुहारी हुन् त्यही बुहारी भोलि आमा सबैलाई खुसी पारी दिलमा अटाएर हेर दिनरात मैले जस्तै पसिना बगाएर हेर नारीको अधिकार त्यो बराबर हुनुपर्दछ नारीको अधिकार त्यो बराबर हुनुपर्दछ शोषण गर्ने घरमा कानुन पढाएर हेर दिनरात मैले जस्तै पसिना बगाइरहेर यति जाप पैसाले घर खर्च कसरी टार्ने यति जाप पैसाले घर खर्च कसरी टार्ने सधैँ सधैँ गाली मात्रै हजुर चलाइरहेर आमा हुनु कति गाह्रो छ थाहा पाएर हेर दिनरात मैले जस्तै पसिना बगाएर हेर दिनरात मैले जस्तै पसिना बगाएर हेर आहा आदरणीय गजल मनहरू विषयमा वाचन गऱ्यौँ मानन्द्र र गजल उहाँले हामीले काठमाडौँबाट पठाउनु भएको थियो अत्यन्त यो मिठो गजलका निम्ति हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु मानन्द्र र यो मिठो गजलका निम्ति आगामी वर्षमा पनि तपाईँका गजल यसरी नै प्राप्त भइराखुन् भन्ने अपेक्षा गर्दै यो वर्षबाट विदा गर्न चाहन्छु व्यवसायमा हामी एउटा साङ्गीतिक गजल सुन्छौँ प्रत्यक्ष गायन गरिएको साङ्गीतिक गजल हो हरि लम्सालको सुमधुर स्वरमा यो साङ्गीतिक गजल यो व्यवसायमा हजुरहरूको निम्ति जोड्न चाहन्छु अत्यन्तै दमदार गजल रहेको छ यो महफिलमा तपाईँहरू पनि रमाउनु हुनेछ भन्ने मैले आशा राखेको छु यो शिर कसैको द्वारमा झुकेको छैन यो शिर कसैको द्वारमा झुकेको छैन यस कारण दिल कहिले दुखेको छैन यसकारण दिल कहिले दुखेको छैन आउनु चाहिँ साङ्गीतिक गजल व्यवसायमा श्रवण गरौँ यो शिर कसैको द्वारमा झुकेको छैन यो शिर कसैको द्वारमा झुकेको छैन यस कारण यस कारण इस कारण इस कारण दिल कहिले दुखेको छैन यस कारण दिल कहिले दुखेको छैन गजल मनहरू विषयमा हामीले भर्खर मात्र श्रवण गऱ्यौँ हरिलामसालको मधुर स्वरमा यो शिर कसैको द्वारमा झुकिएको छैन यसकारण दिल कहिले कसैसँग दुखेको छैन यस्तै यस्तै भन्दै हुनुहुन्थ्यो गजलका शिरहरूमा यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो सामुदायिक रेडियो साझ आवाज अठासी दशमलव तिन मेगा हामी कार्यक्रम गजलपुञ्जको बसेमा बसिरहेका छौँ यतिखेर मलाई प्रविधिमा प्राविधिक मित्र विक्रमको साथ मिलिरहेको छ भने हामीलाई तपाईँले अनलाइन मार्फत रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार मार्फत र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत एकैसाथ श्रवण गर्दै हुनुहुन्छ भने म छु यतिखेर आवाजमा गजलपुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर हामी आज हाम्रो सामाजिक सञ्जाल फेसबुक पेजमा प्राप्त भएका गजलहरू वाचन गरिरहेका छौँ यो विषयमा मलाई पुनर्को गजल प्राप्त भएको छ यो विषयमा जय बरालको गजल हात परेको छ कैलालीका मित्र हुनुहुन्छ हाल भारतको बेङ्गलोरमा हुनुहुन्छ यो विषयमा जय बरालको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु अतीत याद यसरी आइदिन्छ जिन्दगीमा अतीत याद यसरी आइदिन्छ जिन्दगीमा न त जिउनु न त मर्नु बनाइदिन्छ जिन्दगीमा अतीत याद यसरी आइदिन्छ जिन्दगीमा न त जिउनु न त मर्नु बनाइदिन्छ जिन्दगीमा देख्न सक्दैनस् कति खुसी त्यो दैव दुःख देख्न सक्दैनस् कति खुसी त्यो दैव दुःख हर पल मलाई नै पठाइदिन्छ जिन्दगीमा न त जिउनु न त मर्नु बनाइदिन्छ जिन्दगीमा फुलहरू छर्न खोज्छु बाटोभरि तर नसिब फुलहरू छर्न खोज्छु बाटोभरि तर नसिब पठाउँछ काँडा फुल हटाइदिन्छ जिन्दगीमा न त जिउनु न त मर्नु बनाइदिन्छ जिन्दगीमा एकैछिनलाई मात्र आँखा उभानो बनाउँछ एकैछिनलाई मात्र आँखा उभानो बनाउँछ फेरि बर्खेबेल उस्तै फर्काइदिन्छ जिन्दगीमा न त जिउनु न त मर्नु बनाइदिन्छ जिन्दगीमा दुःख हरदम साथ दिन्छ सुख कहिले काहीँ दुःख हरदम साथ दिन्छ सुख कहिले काहीँ आउँछ औकात देखाइदिन्छ जिन्दगीमा अतीत याद यसरी आइदिन्छ जिन्दगीमा न त जिउनु न त मर्नु बनाइदिन्छ जिन्दगीमा न त जिउनु न त मर्नु बनाइदिन्छ जिन्दगीमा अह आदरणीय गजल मनहरू व्यवसायमा हामीले वाचन गऱ्यौँ जय बरालको गजल उहाँ कैलालीका मित्र हुनुहुन्थ्यो हाल भारतको बेङ्गलोरबाट यो गजल हामीलाई पठाउनु भएको थियो जय बरालको यो मिठो गजलको निम्ति हृदय आभार प्रकट गर्दै व्यवसायबाट विदा गर्न चाहन्छु जय बराललाई व्यवसायमा मेरो हातमा पनि अर्को गजल हात परेको छ आयु सुके पोखरी सरलाहीका मित्र हुनुहुन्छ व्यवसायमा सरोज दाहालको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु हाँस्छौ तिमी चन्द्रमा नै मुस्कुराए जस्तो हाँस्छौ तिमी चन्द्रमा नै मुस्कुराए जस्तो बोल्छौ तिमी कोइलीले बोलाए जस्तो हाँस्छौ तिमी चन्द्रमा नै मुस्कुराए जस्तो बोल्छौ तिमी कोइलीले बोलाए जस्तो तिम्रो समीपमा नै लाग्छ मेरो जीवन छ तिम्रो समीपमा नै लाग्छ मेरो जीवन छ तिमी नहुँदा लाग्छ भूकम्पले हल्लाए जस्तो बोल्छौ तिमी कोइलीले बोलाए जस्तो खै के हुन्छ तिमी नहुँदा अभाव नै अभावको खै के हुन्छ तिमी नहुँदा अभाव नै अभावको कोलाहल सहरमानी आफै हराए जस्तो बोल्छौ तिमी कोइलीले बोलाए जस्तो टुनामुना गर्छ कि के हो मलाई तिम्रो रूपले टुनामुना गर्छ कि के हो मलाई तिम्रो रूपले तिमीलाई देख्दा आफैमा आफू बिलाए जस्तो बोल्छौ तिमी कोइलीले बोलाए जस्तो बिर्सन खोज्छु त्यो रूपको जादुमै मुस्कानलाई बिर्सन खोज्छु त्यो रूपको जादुमै मुस्कानलाई फेरि पनि किन लाग्छ तिमीले नै चलाए जस्तो हाँस्छौ तिमी चन्द्रमा नै मुस्कुराए जस्तो बोल्छौ तिमी कोइलीले बोलाए जस्तो बोल्छौ तिमी कोइलीले बोलाए जस्तो अह आदरणीय गजल मनहरू यो विषयमा वाचन गऱ्यौँ सरोज दाहाल हरिवन्द सुके पोखरी सरलाहीका मित्रको यो अत्यन्तै मिठो शृङ्गारी गजल हाँस्छौ तिमी चन्द्रमा नै मुस्कुराए जस्तो बोल्छौ तिमी कोइलीले बोलाए जस्तो आफ्नो प्रेमिकाको सकल चन्द्रमासँग मिलेका कुरा गर्दै हुनुहुन्थ्यो आफ्नो प्रेमिकाको मुस्कान चन्द्रमा जस्तै हाँसेको र बोलाउँदा कोइली यस्तै सुशोभित भएको भन्दै हुनुहुन्थ्यो व्यवसायमा हरिवन दस सुके पोखरी सर्लाहीका मित्र सरोज दहालले सरोज दाहालको यो मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु आगामी वर्षमा पनि यहाँको यस्तै उपस्थिति रहिरहनेछ भन्ने अपेक्षा गर्दै व्यवसायबाट विदा गरे हामी कार्यक्रमको आखिरी आखिरतिर आइपुगेका छौँ व्यवसायमा हामीसँग केही मात्रामा अझै गजलहरू बाँकी नै छन् व्यवसायमा मेरो हातमा गजल प्राप्त भएको छ रोल्पाबाट पठाइएको गजल छ नवराज बुढाको व्यवसायमा वाचन गर्न चाहन्छु नवराज बुढाको यो गजल ईश्वरको शरणमा पर्न पनि सकिएन ईश्वरको शरणमा पर्न पनि सकिएन खुसी माग्न बिन्ती गर्न पनि सकिएन ईश्वरको शरणमा पर्न पनि सकिएन खुसी माग्न बिन्ती गर्न पनि सकिएन लाग्छ जीवन जीवन जस्तो भएन नै लाग्छ जीवन जीवन जस्तो भएन नै दुःख त्यागी अघि सार्न पनि सकिएन खुसी माग्न बिन्ती गर्न पनि सकिएन फुल्छ जीवन फुले झैँ भन्ने आसमा नै फुल्छ जीवन फुले झैँ भन्ने आसमा नै परेलीको दिलबाट झार्न पनि सकिएन खुसी माग्न बिन्ती गर्न पनि सकिएन भेटिएको थियो लक्ष्य कहीँ कतै एउटा भेटिएको थियो लक्ष्य कहीँ कतै एउटा थियो जङ्घर पारी तर्न पनि सकिएन खुसी माग्न बिन्ती गर्न पनि सकिएन खाली शून्यताले नै खुसी हराएको छ खाली शून्यताले नै खुसी हराएको छ खोजेर उमङ्गहरूले बार्न पनि सकिएन ईश्वरको शरणमा पार्न पनि सकिएन खुसी माग्न बिन्ती गर्न पनि सकिएन खुसी माग्न बिन्ती गर्न पनि सकिएन आह आदरणीय गजल मनहरू व्यवसायमा हामीले वाचन गऱ्यौँ रोल्पाका मित्र नवराज बुढाको यो अत्यन्तै मार्मिक मिठो गजल आगामी वर्षहरूमा पनि यहाँको यस्तै उपस्थिति रहिरहनेछ भन्ने आशा गर्दै यो व्यवसायबाट विदा गर्न चाहन्छु नवराज बुढालाई व्यवसायमा हामी एउटा साङ्गीतिक गजल पुनश्रवण गर्छौँ अघि श्रवण गर्दा गर्दै राखेको बाँकी गजलांश व्यवसायमा हामी पुनश्रवण गर्छौँ यो शिर कसैको द्वारमा झुकेको छैन यसकारण दिल कहिले दुखेको छैन हरिलामसलको स्वर सङ्गीतमा कुनै साङ्गीतिक गजल हजुरहरूको निम्ति okay, Hosea. गजल मनहरू यो साङ्गीतिक गजलपछि पुनः तपाईँहरूलाई स्वागत गर्न चाहन्छु कार्यक्रम गजल पुञ्जमा तपाईँले भर्खर मात्र रेडियो खोल्नुभएको छ भने यो सामुदायिक रेडियो साझ आवाज अठासी दशमलव तिन मेगा हर्च र हामीलाई तपाईँले यतिखेर रोल्पाको पहिलो अनलाइन रेडियो नवीन संसार मार्फत र हेटौडाको पहिलो अनलाइन रेडियो नमस्ते हेटौडा मार्फत एकैसाथ श्रवण गर्दै हुनुहुन्छ मलाई यतिखेर प्राविधिकमा प्राविधिक संयोजन गर्दै हुनुहुन्छ विक्रमले भने मसु आवाजमा गजल गजलपुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर हामी कार्यक्रम गजल गजलपुञ्जको आखिरी आखिरीतिर आइपुगेका छौँ तपाईँले तिनजेलसम्म कार्यक्रम सुन्नुभयो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन नबिर्सनुहोला तपाईँ पनि यसरी नै आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ या तपाईँ स्रष्टा विशेषमा रहेर आफ्ना गजलहरू वाचन गराउन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्न नभुल्नुहोला हामीलाई सम्पर्क गर्नको लागि ठेगाना रहेको छ रेडियो कार्यक्रम गजलपुञ्ज सामुदायिक रेडियो साझावाज अठासी दशमलव तिन मेगा हर्ज राप्ती अञ्चल दाङ देखुरी गढावा एक प्रगति नगर त्यसै गरी तपाईँ सामाजिक सञ्जाल फेसबुक चलाउनुहुन्छ भने हामीलाई फेसबुकमा गएर खोज्न सक्नुहुन्छ W W W dot Facebook dot com slash Gajalpunj radio कार्यक्रम गजलपुञ्ज भनेर खोज्नुभयो भने हामीलाई भेटाउन सक्नुहुन्छ जहाँ एकचालिस सयभन्दा बढी मित्रहरूले लाइक गरिसकेको एउटा हाम्रो पेज भेटिनेछ त्यही पेजमा तपाईँले आफ्ना गजलहरू पठाउन सक्नुहुन्छ र तपाईँ हामीलाई मेल गर्न चाहनुहुन्छ भने हाम्रो मेल ठेगाना रहेको छ SP Mathuwar at the rate Gmail dot com SP MATSA WOR at the rate Gmail dot com र तपाईँले हामीलाई यतिखेर सुन्न छुट्नुभयो भने हामीले केही क्षणपछि हाम्रो युट्युब च्यानल राप्ती आवाजमा आजको यो श्रृङ्खला राखिदिनेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ लाउता गजल गजलमनहरू यिनै जानकारीहरू सँगसँगै अब भने हामी कार्यक्रमबाट पर्ने हुन्छ यतिन्जेलसम्म आफ्ना सृजनशील हस्तपुञ्जहरू र प्राविधिक संयोजन गर्नुहुने प्राविधिक मित्र विक्रमलाई हृदयदेखि धेरै धेरै धन्यवाद दिँदै अन्य रेडियोका प्राविधिकमा रहनुभएका प्राविधिक मित्रहरूलाई पनि हृदयदेखि नै धेरै धेरै धन्यवाद दिँदै आजको बसेबाट ओझिलिन्छ गजल पुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर सुत्ने तयारीमा हुनुहुन्छ कि एकचोटि झ्यालडोका चुकुल हेर्नुहोस् त कतै खुला पो छन् कि झ्यालडोकाका चुक अनुकूल भन्दै गर्नुहोस् रातिको समय छ गर्मीको मौसम छ तिर्खा लाग्न सक्छ छेउमा करुवामा पानी पनि राख्नुहोस् बिरामी हुनुहुन्छ कि औषधि खाना बिर्साउनु भयो कि औषधि खाना नबिर्सनुहोस् तपाईँको माखीपल सुखसँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् तपाईँको हात सधैँ सधैँ सृजनशील कार्यतर्फ लम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै आफ्नै गजल वाचन गर्दै बिदा हुन्छु देश छोड्नु पर्दा धैर्य धरि रोएँ उनको आंसू झर्दा धैर्य धरि रोएँ देश छोड्नु पर्दा धैर्य धरी रोएँ उनको आंसू झर्दा धैर्य धरि रोएँ शांति को दीप बोकी हिड़े का बुद्ध शांति को दीप बोकी हिड़े का बुद्ध अकालमयी मारदा धैर्य धरि रोएँ उनको आंसू झारदा धैर्य धरि रोएँ राहदानी दी रोजगारी दियो राहदानी दिई रोजगारी दियो देशले यसो गर्दा धर धरि रोएँ उनको आँसु झर्दा धर धरी रोएँ भालेको डाकोसँगै एका बिहानै भालेको डाकोसँगै एका बिहानै राप्ती नदी तर्दा धर धरि रोएँ उनको आँसु झार्दा धर धरि रोएँ भाड नदीको कोही दिलमा बसेथ्यो भाड नदीको कोही दिलमा बसेथ्यो आज डेरा सर्दा धर धरी रोएँ देश छोड्नु पर्दा धर धरी रोएँ उनको आँसु झर्दा धर धरी रोएँ उनको आँसु झर्दा धर धरी रोएँ नमस्कार जय गजल जय साहित्य शुभरात्रि शुभ सपनी शुभ निधरी